हामीले ओजेलका खबरमा गैर दलित पुरुषहरूले कैयौं दलित महिलाहरूलाई बलात्कार वा यौन शोषण गरेर अलपत्र पारेका खबरहरू थुप्रै पटक प्रसारण गरिसकेका छौँ तर आज हामी दलित पुरुषहरूबाट पनि गैर दलित युवतीहरूलाई यौन शोषण गर्दै ठगी गरेको खबर उठान गर्दैछौँ वास्तवमा माया प्रेम वा विवाहका लागि सबैभन्दा स्पष्ट के थाहा पर्छ भने विपरीत जोडीको घर ठेगाना र जात के हो भन्ने कुरा त्यो थाहा पाउन पनि चाहन्छन् हरेकले तर ढाँट्नेहरूले गलत परिचय दियो भने जीवनमा ठुलो धोका र घात हुने गर्दछ विशेष गरी दलित समुदायका पुरुषहरू गैर दलित युवतीहरू पट्याउनका लागि आफ्नो वास्तविक जात ढाँट्ने गरेको थुप्रै स्थानबाट गुनासो सुनिँदै आएको छ त्यसको पछिल्लो उदाहरणका रूपमा आज हामी गुल्मी क्षेत्र नम्बर एकको विशुखर्क गाविस वडा नम्बर छका धर्म परियार भन्ने श्याम दमाईको प्रविधि भण्डाफोर गर्दैछौ उनले तुराङ गाविसकी परवीणा थापा नाम परिवर्तनलाई गत वर्ष गुल्मीको कुर्गा स्थित मालिका मेलाबाट परिचय सुरु गरी यौन शोषण गर्दै लाखौं ठगी गरेको प्रहरीले खुलासा गरेको छ अत उनै जोडीहरूको झुटो प्रेम कथा सुनाउँदैछौँ आज हामी जीवनको गोरेटोमा विशु खर्काका विवाहित पुरुष रहेका धर्म भन्ने श्याम परियारले आफूलाई विज्ञान केसी नाम थर बताएर तुराङ गाविसकी बाइस वर्षीय प्रवीणा थापालाई प्रेम जालमा फसाएर श्रीमती बनाउँछु भन्दै लामो समयदेखि यौन शोषण गरेको र पछिल्लो चरण उनको वास्तविक जात प्रवीणाले थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीमा उनी विरुद्ध ठगी मुद्दा परेको र उनलाई पक्राउ गरी हिरासतमा लिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायक उपरीक्षक हिमालय कुमार श्रेष्ठ श्रेष्ठले बताउनु भएको छ सुनौ उहाँसँग गरिएको कुराकानी अब यसमा चाहिँ प्रेमजी अब एउटा ठगीको सम्बन्धमा निवेदन परेछ ठगी पनि कस्तो ठगी भन्दाखेरि चाहिँ प्रेम जालमा फसाएर प्रेम जाल पहिलो त्यसपछि ठगी चाहिँ दोस्रो पाटो भएको छ पहिला चाहिँ माया प्रेमको कुरा गरेर आफूले चाहिँ आफूलाई चाहिँ एउटा छेत्री चाहिँ उसमा कुलको बताएर के अरे थर ढाँटेर एउटा महिलालाई प्रेम जालमा चाहिँ पारेको अवस्था छ र त्यो प्रेम जालमा पार्न चाहिँ सफल भएको देखिन्छ र प्रेम जालमा पारिसकेपछि बिस्तारै सम्बन्ध चाहिँ प्रकार बन्दै गएको चाहिँ अवस्था देखिन्छ र तत्पश्चात चाहिँ प्रेम जालमा पारिसकेपछि बिस्तारै उसलाई चाहिँ पैसा चाहिँ थुत्ने कामहरू भइरहेको छ पटक पटक गरेर चाहिँ पैसा चाहिँ थुतेर लगभग चार लाख दस हजार रुपियाँ चाहिँ उसबाट लिएको अवस्था छ र चाहिँ चार लाख दस हजार एउटा प्रेमिकाले प्रेमीको हिसाबले चाहिँ उसलाई दिएको अवस्था छ र त्यसमा चाहिँ प्रेमिका कतिसम्म अनभिज्ञ छ भन्दा उसलाई चाहिँ सबै कुराहरू प्रेमीले ठगी गरेको छ है भन्ने किसिमको कुनै ज्ञात छैन उसलाई चाहिँ पुरा माया गरेको छ है मलाई त्यो प्रेमी हो भोलि मलाई बिहा गर्छ मलाई सँगै राख्छ म मसँग यो जीवन चाहिँ सँगै बिताउने हो आदि इत्यादि कुरा चाहिँ एउटा कल्पना गरेर उसलाई चाहिँ पैसा दिएको अवस्था छ र अन्तमा आएर उसले पछि यी कुराहरू सबै उजागर भएका छन् र पछि चाहिँ थाहा पाइसकेपछि ऊ छा छाँगाबाट खसेको जस्तो भएकी छिन् महिला पीडित महिला अवस्था चाहिँ यो हो जस्तो युवा होस् या युवती माया प्रेमका लागि पहिलो कुरा उसको घर थर सबै चाहिन्छ त्यो वास्तविकता नभइकन कसैले पनि गर्दैन यो ढाँड छल जुन कपट हुन्छ विशेष गरेर महिलाहरूमाथि यसप्रति के सुझाव दिन चाहनुहुन्छ आम महिलाहरू अब हेर्नुहोस् कुनै पनि चिजहरू आँखाले देखेको कुरा सत्य हुँदैन त्यसले गर्दाखेरि कुनै पनि कार्यहरू एक्ट गर्दाखेरि कुनै पनि कार्यहरू गरिन्छ भने त्यसमा चाहिँ सम्पूर्ण कुराहरू चाहिँ बुझ्नुपर्ने माया प्रेमका कुराहरूमा त झन् पृष्ठभूमि के छ त्यही केटाको पृष्ठभूमि के छ घर खानदान कस्तो हो उसको चाहिँ बानी व्यवहार आचरणहरू कस्ता छन् यी कुराहरू चाहिँ अत्यन्त आवश्यक छ सर्फिसियल सतही हिसाबमा बुझेर ओ केटा राम्रो छ हेर्दा राम्रो छ पैसा अलिकति खर्च गरेका छ मोटरसाइकल चलाउला आदि इत्यादिहरूको कुराहरूमा फस्नु चाहिँ दुर्भाग्यपूर्ण चाहिँ त्यो हुनेछ र त्यो सतही रूपमा चाहिँ आकलन नगरेर विश्लेषण नगरिकन गहिराईमा उसको चाहिँ केही छ हो कसैले चाहिँ प्रपोजल ल्याएको खण्डमा पनि भित्र उसको चाहिँ घर परिवारको अवस्था कस्तो छ उसको ब्याकग्राउन्ड के हो र उसले चाहिँ पढाइ के छ के काम गर्छ र उसको चाहिँ पहिलाका गतिविधिहरू कस्ता छन् आचरणहरू कस्ता छन् व्यवहारहरू कस्ता छन् त्यो सम्बन्धमा चाहिँ विस्तृतमा बुझेर मात्रै अनि चाहिँ पाइला सार्दा मात्र हुन्छ प्रेम पछिल्लो चरण कतिपय युवती वा महिलाहरूमा पनि यौनिक क्रियाकलाप चाहिँ नि सामान्य हात मिलाउनु जस्तै भइसकेको पाइन्छ यो पनि महिला हिंसाको अर्को कारण हो कि महिला हिंसाको अर्को कारण चाहिँ एउटा यो पनि एउटा कारक तत्त्वमध्ये हो एउटा तर यसैलाई चाहिँ किन महिला हिंसामा काममा चाहिँ जो महिला आफैले चाहिँ स्वीकारेर अथवा आफ्नो चाहिँ इच्छाले चाहिँ गरेको छ त्यसलाई त भन्नु भएन कुनै पनि प्रेम जान पारेर जस्तो यो कुराहरू चाहिँ छक्क्याएर झुक्क्याएर गरिने कुराहरूमा चाहिँ त्यो चाहिँ त्यसमा चाहिँ पर्छन् तर आफ्नो हिसाबले आफूले मन पराएर गरिने कुराहरूमा यसलाई चाहिँ यो हिंसाको रूपमा लिन भन्दा पनि कसैले झुक्क्याएको खण्डमा कसैले चाहिँ उसलाई फकाएको खण्डमा र अन्य कुराहरू गतिविधिको आश देखाएर भरोसा देखाएर गरेको कुराहरू चाहिँ यी कुराहरू चाहिँ पर्छन् हस् धन्यवाद हस् धन्यवाद धर्म परियार यति बेला प्रहरी हिरासतमा रहेकोले हामीले उनको प्रतिक्रिया राख्न सकेनौ यसर्थ अब हामी उनै धर्म परियारबाट यौन शोषणमा पर्दै ठोगिएर पीडित बनेकी तुराङकी प्रवीणा थापा नाम परिवर्तनसँग टेलिफोन सम्पर्कमा छौ सुनौ र महिलाहरूलाई कसरी फसाउँछन् त पुरुषहरूले भन्ने कुरामा सजग पनि हौ हेलो नमस्कार तपाईँ तुराङबाट परविना थापा होइन परिबिना थापा तर नाम परिवर्तन है अनि तपाईँले ठुलो धोका पाउनुभयो अरे प्रेमीबाट भन्ने सुनिएको छ सुरुमा तपाईँ कसरी उहाँसँग तपाईँको प्रेमी जो धर्म परिवार भन्ने तर नाम चाहिँ नागरिकतामा श्याम दोर्जी विश्वकर्क छका व्यक्तिसँग कसरी तपाईँ फस्नुभयो भेट महिनामा मानिका मन्दिरमा जुन महिनामा मेला लाग्छ हजुर त्यति बेला जाँदाखेरि भेट भएको होसँग मेरो होइन त्यसपछि उसले मेरो मामालाई चिन्छ गर्छु म तिमी मामाको साथी गर्छु भने अनि नम्बर सतवट पनि भयो हाम्रो त्यति बेला पछि पनि बारम्बार फोन गरिरहेको थियो होइन उसले आफ्नो नाम विज्ञान थापा केसी होइन विज्ञान केसी छेत्री हो भन्थ्यो मेरो बिहे भएको छैन भन्थ्यो होइन अनि त्यसपछि उसले मलाई बारम्बार फोन गरिरहन्थ्यो होइन हाम्रो फोन सम्पर्क पनि भइरहन्थ्यो आगो महिनामा जो होला है तिमलाई माग्न बाबालाई जाम भन्छु बाबालाई जाम भन्छु यो जाडोमा म तिम्रो घाम भन्छु पर्छ अब घरकालाई मना you. वैशाख महिनाको एक गते हो होइन मलाई अरू नै कोही केटा मान्न आएको थिएँ घरमा होइन घरमा उसलेसँग बिनेको थियो तिमी कुरा भनेको थियो मैले यो कुरा उसलाई भने त्यति बेलामा उसले भनेको थियो म तिमीसँग बिहे गर्न चाहन्छु होइन मैले आफूले चाहेको मान्छे पाइनछ भने म तिमी जहाँ जान्छु म त्यही आएर तिमीलाई पनि मारिदिन्छु तिमी जाने केटालाई पनि मारिदिन्छु एकदम गरेको थिएँ कि अनि तिमी त्यहाँबाट घर छोडेर हिँड्दा अहिले नि तिमीलाई कहिले पनि धोका दिने छैन यस्तो कुरा गर्दाखेरि तिम्रो आँखाबाट जीवनभर एकछिनमा पनि आफू झर्न दिने छैन यस्तै यस्तै मायाका धेरै कुरा गर्दै लालाखाकी गरी सुन्नु भएको थियो कि मेरो वैशाख महिनाको दुई गते हो तन्माको कोठा मैले एक्लै बसिरहेको थिएँ होइन उसकै घरसँग उसले यति विश्वास दिलायो कि मलाई यति विश्वासको कुरा गरेँ कि उसलाई मैले सँगै गर्न कुनै ठाउँ नै रहेन कि अनि उसले कतादेखि भन्नु मेरो दाई अङ्कलको छ होइन अस्ट्रेलियामा छ उसले अस्ट्रेलियादेखि मलाई भिसा पठाइदिँदैछ मेरो त्यहाँबाट यहाँबाट म क्याम्पतिर आउँदैछु है मलाई पैसा आवश्यक छ किस्ताको लागि जहिले आधा पैसा हालिदिन्छ अरू पैसा आफूले जुटाउनु पर्छ भन्दै भने कि उसले है अनि मैले भने उसो भए घरमा भन्नु न त घरमा दिनुहुन्छ होला नि किसानले कामको लागि त हुन्छ भनेर मैले भनेको थिएँ उसले भने त्यति बेला मैले त्यसो भन्दाखेरि कहाँ घरमा त थाहै दिनु हुँदैन कुरा त तिमी घरमा त मलाई भाउजूको बहिनीसँग बिहे गर्न भनेको थिएँ मैले तिमीले बिहे गरेँ कुरामा सब परिवारले दिइसकन मैले तिमीले बिहे गर्दाखेरि होइन घरमा भन्दिनँ बरु तिमीले माइतीतिर भन न बाबालाई भन्यो होइन म कुरामा विश्वास गरी बाबा दिदीहरूलाई सबैलाई कुरा सब कुरा बताएँ पनि गरेर परेको बेलामा आफ्नो मान्छेलाई सहयोग गर्नुपर्छ भन्ने भावनाले सहयोग गर्नुभयो होइन उहाँहरूले उसलाई देख्नु भएको थिएन तर पनि मेरो विश्वासमा उहाँहरू गर्नुभयो होइन कटा पठाइदिएँ एक लाख रुपियाँ पहिला पठाइदिएँ हजुर त्यसपछि अनि फेरि पछि पनि टोक्यो होइन उपचार गर्नको लागि पैसा पुगेन भने होइन त्यसपछि फेरि पुनः पचास हजार पठाइदिएँ होइन हजुर टिभीबाट यो काठमाडौँ आइपुग्यो उसले भनेको थियो म सँगसँगै अस्ट्रेलियादेखि बाबा आउँछ मेरो इन्टरभ्यू दिनको लागि होइन त्यति बेला भिसाको पैसा बुझाउनुपर्छ एक लाख साठी हजार भन्ने थियो पैसा लिएर तिमी आउनुपर्छ भनेर भन्यो अनि म एकतिस गति फेरि म काठमाडौँ पैसा लिएर त्यति बेला उसको के भन्यो भने सर्टिफिकेट भन्दैछ मेरो पछि सर्टिफिकेट पछि पैसा बुझाउँला भन्यो अनि नबुझाइकन आयो कि सङ्घ टाइम आयो फेरि कति इन्टरभ्यू दिन छ पैसा पनि बुझाउनु पऱ्यो भन्दै फेरि काठमाडौँपर्छ भनेर पैसा लिएर गयो काठमाडौँ अहिले आएर बुझ्दाखेरि साउन सात गते नै उसले अस्ति हजार आफ्नो घरमा पठाइदिएको थियो अरे होइन यत्रो पैसा तपाईँलाई विदेश जान्छु भन्दै घर पठाइदिइसकेको रहेछ हजार पठाइदिएको थियो भनेर उसको श्रीमतीले नै भनेको मलाई पैसा के गरेँ मलाई थाहा भयो मालिकाको जुन मेला लाग्छ नि होइन कुर्गाको त्यहाँनिर कसरी परिचय हुन सुरु भयो त्यहाँ हामी त्यता घर आउँदै थियौँ होइन बाटोमा त तपाईँले परिचय माग्नुभयो घर कहाँ हो भनेर उसले कतै होइन घर कहाँ उनी पनि निकै हाइलिसम्म भएर त तपाईँको आकर्षण बढ्या होला नि त होइन र त्यसपछि अब एउटै बाटोबाट फेरि उसको घर आउनु हाम्रो घर आउनु त्यसपछि सँगै सँगै जाउनु त एकै ठाउँ जानु रहेछ उता आफू सँगसँगै जाउनु त भन्नु होइन त्यसपछि उसले घर कहाँ भन्दाखेरि चुरामा भने चुराम भन्दाखेरि आफ्नो मामालाई चिन्छु भन्नु नि उसले होइन मामाको साथी पढ्छु भन्नु थिएँ त्यसपछि मामाको साथी पढ्नु रहेछ भनेर राम्रो कुरा गर्थ्यो है त्यसपछि नम्बर सधैँ सर भयो त्यसपछि पछिबाट फोन सम्पर्क बारम्बार हुँदा हुँदै उदेखि सम्बन्ध आउँछु त्यति बेला नै माया चाहिँ गर्नुभयो जस भित्री मनमा चाहिँ गढ्यो होइन त पहिले भेटमा त त्यस्तो माया पछि पछि फोन सम्पर्कमा नजिकै आउँदै गयो नि त्यसलाई भने अब उसले सब झुट कुरोहरू बोलिराखेको रहेछ मलाई थाहा भएन है अब उसले बिहे गरेको छैन म छेत्री हुन् भन्दै थियो पहिल्यै यो कुरा उसले नढाक्नुपर्ने हो है सब कुरा झुट बोल्दै बोल्दै आइराखेको रहेछ उसले त पहिले पनि बिहे गरेको अरे कि भेट्नुभयो उसको श्रीमतीलाई श्रीमतीलाई मैले भेटेको छैन फोनमा कुरा काम उठानी छ बाबाहरू गयो घरमा गएर सब बुझेर हजुर कता तिर बिजाबाट कताबाट बे गरेको भए दुई महिनामै चाल खालको पिटेर गोलाखती गरे कि त्यो श्रीमतीलाई त्यसले पछि फेरि अर्को श्रीमतीलाई लिएको भए दुईटा बच्चा पनि धर्म परिवार भन्ने जुन नागरिकतामा श्याम दमाई भन्ने विश्वखरका छका ती व्यक्तिले चाहिँ प्रहरीको बयानमा के भनेका छन् भने दोस्रो भेटमा एउटा खोला रहेछ होइन त्यहाँ खोलाको नाम के हो

कति दिनपछि मस्ती दिनपछि भेट भएको उसँग होइन सम्पर्कमा धेरै कुरा भइरहन्थ्यो त्यसपछि मलाई उसलाई त आफ्नो जस्तो लाग्यो होइन मेरै मात्र हो यो भन्ने जस्तो लाग्यो होइन त्यसरी उसले यस्तो ढाँटेछ छलेछ अनि मलाई थाहा भयो अहिलेसम्म पनि उसले आफ्नो असली रूप देखाउँदै देखाएको थिएन होइन मलाई अलि पनि ढाँटिरहेको थियो सायद अब लास्टमा गएर के गर्थ्यो त्यो थाहा भएन अलि पनि मलाई सब कुरा थाहा नभएको भए अझै लास्टमा गएर उसले के गर्थ्यो त्यो मलाई थाहा भएन Hello.